कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज परदेश नेपाली जातिका प्रथम गायिका मेलवा देवी मानन्धरको यो गीतको बोलसँगै आजको अजर अमर गीतहरूमा यहाँलाई शालीन अभिवादन छ आजको एक सय चौरानब्बे अंकमा हामी आज पुण्यतिथि परेका गायक संगीतकार झलकमान गन्धर्वप्रति समर्पित छौं झलकमान गन्धर्व नेपाली संगीत आकाशमा त्यो समय नेपाली संगीत आकाशमा आए जति बेला नेपाली संगीत आकाशमा लोकगीतको अत्यन्त ठूलो संकट थियो संकटको त्यस घड़ीमा झलकमानले गाएका प्राय गीतहरू अजर अमर नै रहे झलकमानका बारेमा आज प्रस्तुत गरिने कार्यक्रममा हामीसँग संस्कृतिविद एवं चलचित्र निर्देशक चेतन कार्की पनि रहनुहुनेछ तर पहिलो गीत यो रेडियो नेपालमा झलकमान गन्धर्वको संकलनमा नबजे पनि झलकमान गन्धर्वको स्वरमा यो धेरै ठाउँमा बजेपछि पछि यो रेडियो नेपालमा फतेमान राज भण्डारी उदित नारायण झा र मधु छेत्रीको आवाजमा पुनः संकलन गरेर रेकर्ड गरिएको छ यो यद्यपि संकलन मधु छेत्रीको भए पनि यसको पूर्व संकलन झलकमानको नाम पनि कही उल्लेख छ झलकमानलाई हार्दिक श्रद्धाञ्जली सहित एक गीतबाट यो कार्यक्रम शुभारम्भ गरौं कुराले मानेको तिजिपे कुराले माया बस्यो मुख राम्रो हुनाले माया बस्यो नि हजुर मुख राम्रो हुनाले शिर माथि सुन्त बन शिर माथि सुन्त बन छ कि छैन लाउने धो भनान छ कि छैन नि हजुर लाउने धो अचारै खाएँ सुकेको डुनामा अचारै खाएँ सुकेको डुनामा ज्यान अल्झो कान्छीको टुनामा ज्यान अल्झो नि हजुर कान्छीको टुनामा आफ्नो भन्दा पराईको सम्झना आफ्नो भन्दा पराईको सम्झना यो मायालाई सकिन बिर्सन यो मायालाई नि हजुर सकिन बिर्सन दाँतै दुख्यो कसारै टोकेर दाँतै दुख्यो कसारै टोकेर आएको त कान्छीलाई देखेर आएको त नि हजुर कान्छीलाई देखेर पूर्व मेची गण्डकी कोशी छन् पूर्व मेची गण्ड के कोसी छन् साली भन्दा झन् काली राम्री छन् साली भन्दा नि हजुर छन् काली राम्री वीर पाखामा आफ्नो स्वर घन्काउँदा घन्काउँदै उकालीमा आफ्नो नाम छाप्दा छाप्दै हर दिन एकान्तमा झलकमानहरू आत्महत्या गर्छन् गिलासभित्रको मध्यरातमा एक्लो झलकमान धेरै झलकमानहरूसँग छुटिएर कथा बन्छ किर्तिपुरमा किर्तिपुर जस्तै परास्त भएर बाँचेको झलकमानको कथा किर्तिपुरसँग मिल्छ किर्तिपुर झलकमान हो झलकमान किर्तिपुर हो झलकमान एक्लो हुँदा किर्तिपुर बन्छ किर्तिपुर एक्लो हुँदा झलकमान बन्छ दुवै एक अर्कासँग टाँसिएर धेरै बेरसम्म रुन्छन् झलकमानको कथा किर्तिपुरसँग मेल खान्छ धेरै सरकार आए धेरै सपना बुने सपनाहरू बने भत्के हङकङका सिंगापुरका तर एउटा किर्तिपुर पनि छ देशमा कसैलाई थाहै भएन त्यसको सपना देखेनन् कुनै सरकारले त्यसैले थन्केर बस्यो इतिहासको पानामा किर्तिपुर आज किर्तिपुर एक्लो छ झलकमान जस्तै लडाई र पिरतीको कथा भन्दै हिँड्ने झलकमान जस्तै किर्तिपुर पनि अरूको कथाको कथावचक मात्र भएको छ उसको व्यथा उसकै गर्भमा छ कीर्तिपुर जस्तै एक्लो हुँदा झलकमानहरू एकाकीमा आफ्नै छायासँग आत्महत्या गर्छन् मध्यरातको बीस पिएर अनि कथा बन्छ झलकमानको स्वजनहरूका काल्पनिक आँसुहरूका पर्खालले झलकमान त्यसपछि झलकमान रहँदैन सम्भवत झलकमान रहँदैन यो कविता आजभन्दा धेरै वर्ष अघि झलकमानलाई स्वर सम्राट नारायण गोपाल स्मृति सम्मान गरिँदा लेखिएको कविता आफ्नै कविता संग्रहबाट मैले साभार गरेको छु झलकमान गन्धर्वका बारेमा र झलकमान गन्धर्वको पोखराको बाटोले चौरबाट काठमाडौँको किर्तिपुरको मत्स्य गाउँमा बसाई सरेपछिको जीवनको फरक फरक सन्दर्भहरू छन् तर झलकमान गन्धर्वलाई हामी धेरै गीतका कारण सम्झिन्छौं विशेष गरेर सारङ्गीका सारङ्गी बाजाका राजा झलकमान गन्धर्वलाई प्रेमदोज प्रधानले गाएको गीत होस् वा आमैले सोधलिन्ने गीत होस् वा खाउँ त भने सुन्तला पानी होस् वा डाँफे चरिस्ता गीतका कारण हामी सम्झिन्छौं तर आजको कार्यक्रममा झलकमानको अत्यन्त कम बज्ने यो गीत सन्दर्भत यहाँ प्रस्तुत छ बाला जोबन खेलेर गयो लाजो बराई खसीले डाली नुगाई घाँस खायो बराई खसीले डाली बरै खसीले डाली गाई घाँस खायो बरै खसीले डाली गाई घाँस खायो बरै खसीले डाली गाई घाँस खायो बरै खसीले उन्नाइस सय बयानब्बे वैशाख बाह्र गते मंगलबारका दिन पश्चिमाञ्चल क्षेत्रको गण्डकी अञ्चल कास्की जिल्ला अन्तर्गत बाटोले चौरमा पिता दुर्गा बहादुर मिझार र माता भगीरथीको एक अत्यन्त गरीब परिवारमा झलकमानको जन्म भएको थियो दुर्गा बहादुरका दुई भाइ छोरामध्ये झलकमान जेठा थिए बालक अवस्थादेखि नै पितासँग झलकमान गीत गाई सारङ्गी बजाउन सिक्न थालेका थिए युवा अवस्थामा उनी श्रोतालाई सन्तुष्ट पार्ने लोक गायक बनिसकेका थिए यसरी गाउँघरदेखि लिएर शहर बजारसम्म झलकमान लोकप्रिय हुँदै गए झलकमान गन्धर्वको स्वरका बारेमा धेरैले धेरै किसिमका चर्चा गरे पनि स्वर सम्राट नारायण गोपाल उनका आवाजका प्रशंसक थिए एउटा रमाइलो सन्दर्भ अम्बर गुरूङ र नारायण गोपालका बीचमा एउटा सांगीतिक कार्यक्रम आयोजना गरेपछि मनमुटाव जस्तो भयो शीत युद्ध जस्तै चल्यो र बोलचाल बन्द भयो तर अम्बर गुरूङले कतैबाट सुने नारायण गोपालले उनको बारेमा निकै कटु आलोचना गर्न थाले भन्ने सुनेपछि अम्बर गुरूङ एक दिन नारायण गोपालसँग झडा गर्ने बाहना बनाएर नारायण गोपालको कार्यालय पुगे र नारायण गोपालले आफ्नो कार्यालयको गेटकिपरलाई अर्थात ईश्वरानन्द कर्माचार्य जसलाई कटभाई पनि नाम भाईको नामबाट पनि चिनिन्थ्यो ईश्वरानन्द कर्माचार्यले हाम्रो हाकिम साहब व्यस्त हुनुहुन्छ कोहीसँग भेट्नुहुन्न भनेर अम्बर गुरूङलाई प्रश्न दिएनन् अम्बर गुरूङले ती गीत केपरलाई ठेलेर भित्र पसेपछि नारायण गोपालको कार्यालयमा उनले जुन दृश्य देखे अम्बर गुरूङ चकित भए बाहिर त्यस्तो तनावको माहौल हुँदा पनि नारायण गोपाल झलकमानले गाइरहेको गीत सोफामा बसेर ध्यानमग्न मुद्रामा सुनिरहेका थिए र अम्बर गुरूङ ढोका ठेलेर पस्ने बित्तिकै जब च्यालेन्ज गर्न थाले नारायण गोपालले इशाराले झलकमानको गीत सुन्नलाई आग्रह गरे र झलकमान त्यति बेला नारायण गोपाललाई एकाग्र भएर गीत सुनाइरहेका थिए तिनै झलकमान हुन् जसले नारायण गोपालका निम्ति एउटा अर्को गीत पनि संकलन गरे कस्तुरी है बास आउँछ भन्छन् सुनमाया त्यो किन आएन जस्तो कालोजय गीत चलचित्र मनको बाँधमा नारायण गोपालले झलकमान गन्धर्वकै संकलन र नातिगाजीको संगीत संयोजनमा गाए झलकमानका बारेमा मनो आवास हाम्रो ट्वीटरमा मेन्शन गर्नुहुन्छ हाम्रो लोकगीतको खाँटीपन मौलिकता खुलिँदै गएको वर्तमानले कहिले पाठ सिक्ला झलकमानप्रति श्रद्धा सुमन परिपुष्पी लेख्नुहुन्छ अचारै खाए सुकेको दुनामा अजर अमर गीतमा झलकमानका गीतहरू कर्णप्रिय स्वर त्यसै गरी सुनिल पौड्याल लेख्नुहुन्छ साँच्चै झलकमानका हृदयस्पर्शी गीत अनि इतिहासको यौवन धुन सुनिन पक्का भयो आनन्ददायी क्षण भनेर लेख्नु भएको छ सन्तोष खनाल लेख्नुहुन्छ मजा आउने भयो झलकमानप्रति पुनः समर्पित गरेर सुनिने भयो आज लुसिफर नामबाट तोरी लाउरे लेख्नुहुन्छ संगीतकार एवं गायक झलकमान गन्धर्वको पुण्यतिथिको उपलक्ष्यमा उहाँप्रति हार्दिक श्रद्धा सुमन आजकै दिन थियो झलकमान गन्धर्वको विदाई भएको प्रज्ञा भवनको परिसरबाट त्यति बेला झलकमान गन्धर्वलाई विदा गर्न केवल एकजना मात्र मन्त्री आएका थिए जो त्यति बेला संचार मन्त्री थिए कमल थापा र त्यति बेला झलकमान गन्धर्वका छोरा पोखराबाट नआइपुगेका कारणले उनको शवलाई महायात्रामा परिणत गर्न समय लागेको थियो दुई हजार पचासको दशकमा झलकमानको स्वास्थ्य निकै बिग्रिँदै गएको बेला निकै मुस्किलले उनको अन्तर्वार्ता संयोजन गर्न जुन मेहनत र जुन परिश्रम हामीले गरेका थियौं र त्यही बेला झलकमानका बारेमा बनाइएको एउटा सामान्य वृत्तचित्रमा प्रयोग गरिएको कविता आजको कार्यक्रमको शुभारम्भ वाचन गरियो उन्नाइस सय बयानब्बेमा जति बेला झलकमानको जन्म भएको थियो त्यति बेला भुइँचालो गएको दुई वर्ष मात्र भएको थियो तर यसपालिको वैशाख बाह्र गते जुन दिन झलकमानको जन्मदिन थियो त्यो दिन नेपालमा महाभूकम्प जस्तै गएको थियो यो महाविनाशकारी भूकम्पका दिनमा हामीले झलकमान विशेष कार्यक्रम बनाउन पाएनौं किनकि त्यति बेला देश नै सन्तष्ट अवस्थामा थियो झलकमान पश्चिमबाट आएका गायक भए पनि जसरी प्रसिद्ध अंग्रेजी गायक बब मार्लीले आफ्ना अग्रज उरी गुथुरीका बारेमा भनेका छन् उनी लोकगीतहरूका गायक हुन् लोक गायक होइनन् लोकगायकका बारेमा उनले पेट सिजरका बारेमा पनि त्यही कुरा भनेका छन् तर झलकमान लोकगीतहरूका गायक मात्र होइनन् लोकगायक नै हुन् जस्तो यहाँ उनको तानसेन घमाइलो त्यसको एउटा उदाहरण हो দেখি माया প্রহরি কহ শুনা মায়া देखि माया ঝালালা তানসি ঘমাইলা जता निर्माया उतै रमाइला अघि माया हाँसिरा लाउली पछि ठक्कर खादा पुचल पौली तर्सी खसौली जबान साँचेर कति बसौली सिराई उर्ली पछि ठक्कर खाँदा पुचल पौली तान्सी खसौली जवान र कति बसौली देखि माया छ तान्सी खसौली जवान साथी कति तिम्रो माया छाया कति र व्यर्थी माया चु मिरा ती खरी जोान साथी राति बसौरी छर्थी मिसु मिरासी खसौरी जबान साथी राति बसौरी झलकमानका बारेमा कथाकार एवं कवि अतिरिक्त पाण्डे उद्धित गर्नुहुन्छ रात्रिकालीन नमन नेपाली लोकगीत गायनका अविस्मरणीय नक्षत्र झलकमान गन्धर्वप्रति हार्दिक श्रद्धा सुमन अर्पित गर्दछु विश्वका जुनसुकै कुना आगो शरीर जब जब युद्धका आगाहरू सल्किन थाल्छन् तब तब युद्धको त्यो आगोको राप ताप्न पुग्न पर्ने नियति बोकेका नेपालीले असहज परिस्थितिमा मर्नु मार्नु पर्ने जुन दुखद घटनाको बेला सम्झिनुपर्ने गीत हुन्छ आमैले सोध्लिने खोइ छोरा भन्लान् राणा रण जित्दैछ भनिदिए सुन्न पाए हुन्थ्यो भनेर उहाँले अर्पण गर्नुभएको छ र यस गीतको रचना गर्व र यो गीत झलकमानले नगाएर कसले गाउनुपर्ने थियो यो मूल रूपमा कसको गीत हो यसबारेमा पनि हामी चर्चा गर्नेछौ हाम्रो फेसबुकमा राजेश्वर उदय पाल्पाबाट लेख्नुहुन्छ गाउँ बस्तीको जीवन दैनिकीलाई लोक भाकामा सर्वसाधारणको जीव्रोमा सजिलै बस्ने मर्मस्पर्शी गीत संगीत र सारङ्गीको महारथी तथा सारङ्गीलाई यति धेरै सम्मानित बनाउने सांगीतिक एक्लो नक्षत्र झलकमान गन्धर्वको श्रद्धा सम्झनामा श्रद्धा अर्पण भनेर लेख्नुहुन्छ दिनेश रावतले हरियो भन्नु तुलसी पत्र पुरै सुन्न पाइन्छ कि भनेर पनि प्रश्न गर्नुभएको छ साधुराम कोमलनाथ रिमालले आफ्नो यो कार्यक्रम ड्यूटीको समय भएको हुनाले डाउनलोड गरेर सुन्ने जानकारी दिनुभएको छ र सुशीला सिलवालले पनि कार्यक्रमलाई सफलताको शुभकामना दिनुभएको छ झलकमान गन्धर्वको गीतको कुरा गर्ने बित्तिकै उनको चर्चित गीत आमैले सोधलिनको बारेमा राम शरण दर्नाल लेख्नुहुन्छ यस गीतको एउटा सानो प्रसंग म अहिले पनि झलझली सम्झिरहेछु विक्रम सम्बत दुई हजार चौबीस सालतिर प्रज्ञा प्रतिष्ठानले मेरो जिम्मामा पोखरामा सांस्कृतिक प्रदर्शन गर्न कलाकारहरू पठाएको थियो बेलुका पोखराको गेस्ट हाउसमा केही कलाकार र साहित्यिक बन्धुहरू बास बसेका थियो यस्तैमा एकजना नक्कलकर्ता साथीलाई लिएर चेतन कार्की आइपुग्छन् अनेकौं साहित्यिक बन्धुका सक्कल बमोजिमको नक्कल सुनेर हाँस्दा हाँस्दा हाम्रो पेट पनि दुख्न थालिसकेको थियो यस्तैमा पुरू रिसालले प्रस्ताव राखे अब धेरै हाँसियो त्यसैले कानलाई अब पवित्र पार्ने लोकगीत सुन्न पाए पेट दुखेको पनि निको हुन्थ्यो प्रस्ताव झर्न नपाउँदै चेतन कार्कीजीले आफ्नो मधुर कण्ठबाट लोकगीतका केही नमूना सुनाए यस्तैमा लाउरेको कथा भन्ने एउटा मार्मिक गीत गन्धर्व झलकमानको सन्दर्भका साथ उनले गाएर सुनाए त्यति बेला यस्तो गम्भीर वातावरण उत्पन्न भयो कि हामीले केही क्षणपछि पेट मिचिमिची हाँसेको कुरा भसक्कै बिर्सियौं चेतन कार्कीले आत्मा बेचेको छैन नामक आफ्नो पुस्तकमा उक्त गीतका पंक्ति पूरै लेखेका छन् यही बेलादेखि म झलकमानलाई भेट्न ज्यादै ज्यादै नै उत्सुक थिए त्यति बेला त मौका मिलेन तर धेरै वर्षपछि मात्र उनलाई भेट्ने र त्यो गीत सुन्ने धोको पूरा गर्न पाए आज पनि जब जब म रेडियो नेपालबाट वा अन्य माध्यमबाट झलकमानको कण्ठबाट त्यो मार्मिक गीत सुन्छु आफूलाई भाँसिँदै गएको अनुभव गर्छु झलकमानका बारेमा संस्कृतिविद एवं संगीत समीक्षक रामशरण दर्नालका यी पंक्तिसँगै अब झलकमान गन्धर्वको संकलनमा सदाबहार गायक युगीन आवाजका धनी प्रेमदोज प्रधानको स्वरमा यो कालजयी गीत यो नानीको सेरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो बासुना यो नानीको सेरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो बासुना अनि दाले हो कि मुवानीले हो कि यो नानीको सिरै ढल्केको अनि दाले हो कि मुवानीले हो कि यो नानीको सिरै ढल्केको पनि रिसिङको तिमी पनि रिसिङको लगाइदेऊ माया एकै किसिमको हामी पनि रिसिङको तिमी पनि रिसिङको लाइदेऊ माया एकै किसिमको चोली दिउँला मखमली सारी दिउँला फाइबर मै हुँ कान्छी रेलको ड्राइभर चोली डोला मखमली सारी डोला फाइबर मै हुँ कान्छी रेलको ड्राइभर खुसीले तानु कि झट्टारोले हानु कि यो नानीको शिरमै मोहिनी अङ्कुशीले तानु कि झट्टारोले हानु कि यो नानीको शिरमै मोहिनी पालुङ तारको गोरुले सल्यान गाउँको बिउ खायो कान्छी ल्याउँदा जेठी जिल खायो पालुङ तारको गोरुले सल्यान गाउँको बिउ खायो कान्छी ल्याउँदा जेठी जिल खायो यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो एउटा सौभाग्य नै हो सदाबाहर गायक प्रेमदोज प्रधानले पनि झलकमानको संकलनमा यो गीत गाउनु भएको छ भने स्वर सम्राट नारायण गोपालले पनि झलकमानको संकलनमा कस्तुरी हे बास आउँछन् भन्ने गीत गाउनुभएको छ त्यसै गरी झलकमा स्वयंले नेपाली रंगीन चलचित्र तृष्णामा आफ्नै संकलनमा कालैको कालो पहिया नारायण घुम्चा पनि गाएका छन् हाम्रो फेसबुकमा हामीलाई गोदुले संसारबाट अम्बिका न्यौपानीले सुन्दैछु भनेर टिप्पणी गर्नुभएको छ भने सावलिन श्रेष्ठ लेख्नुहुन्छ धेरै पछि आज फेरि अजर अमर गीतहरू सुन्दै झुम्दैछु सारङ्गीका राजा लोकगीतका अमर श्रष्टा झलकमान गन्धर्वप्रति हार्दिक श्रद्धा सुमन अमरदीप श्रेष्ठ पनि लेख्नुहुन्छ यो एकदम विशेष कार्यक्रमका बारे भनेर उहाँले वा must be more special just tune it a bit lately भनेर लेख्नु भएको छ हरि ढकाल लेख्नुहुन्छ दाई नमस्कार आ क्या मजाको श्रृंखला हुने भयो आजको शुरू हुनै लाग्यो सारङ्गीका राजा झलकमान विशेष अजरामर गीतहरू हार्दिक श्रद्धासुमन सुमन लोक गायक झलकमान प्रति अनन्त कटवाल आबुधाबीबाट लेख्नुहुन्छ नेपाली गीत संगीत क्षेत्रमा बेग्लै पहिचान राख्ने नेपाली लोक भाकामा र सारंगीको महाहस्ती श्री झलकमान गन्धर्वप्रति हार्दिक श्रद्धांजलि त्यसै गरी दिनेश रावतले चयन गर्नुभएको गीतलाई हामीले आज हरिबोधिनी एकादशीको सन्दर्भमा तुलसीको पत्रको चर्चाको गीतलाई अन्त्यमा राखेकै छौं र हामीलाई ट्वीटरमा मेन्शन गर्नुभएको छ सुबेश चरोले झलकमानप्रति हार्दिक श्रद्धांजलि भन्दै त्यसै गरी लिलु डुम्रे लेख्नुहुन्छ ओहो झलकमान गन्धर्व विशेष उनकै बारेमा रेडियोमा न्यून कार्यक्रम मध्ये प्रस्तुतिमा आजको उत्कृष्ट भनेर उहाँले आफ्नो टिप्पणी मेन्शन गर्नुभएको छ भने कलियुगको गणेश नामबाट गणेशजी लेख्नुहुन्छ झलकमान गन्धर्व नेपाली लोक संगीतका तारा सुन्न पाउँदा मनै झुम्दैछ बाला जोवन खेलेर गयो भैंसो जोवन मायालय भयो उहाँले त्यो गीतको उल्लेख गर्नुभएको छ भने परिपुष्पीले पुष्पीले यो नानीको सिरेमा यो गीत त रिमिक्समा पनि आइसकेको छ होइन भनेर प्रश्न गर्नुभएको छ यो कार्यक्रममा रिमिक्स नबज्ने हुनाले यो मौलिक गीत नै राखेको हुँ परि पुष्पीजी रिमिक्स बारेमा त्यति थाहा भएन त्यसै गरी प्रकाश पोखरेलले लेख्नुहुन्छ दाई I never realize that our songs are too good to hear than any top Hindi ghazals भनेर प्रकाश पोखरेलले मेन्सन गर्नुभएको छ यहाँ सबैमा हार्दिक आभार प्रकट गर्दै यो गीतलाई हाम्रा प्राविधिक मित्र सन्दीप सापकोटाले सम्पादन संयोजन गरेर प्रस्तुत गर्नुभएको छ सन्दीप सुन्दासजीले यो गीत झलकमान गन्धर्वले गाउँदा लगभग लगभग यो चौतिस भन्दा लामो थियो तर यसलाई सन्दीप सुन्दासले सम्पादन संयोजन गरेर आजको कार्यक्रमलाई एक विशेष स्लट तयार पार्नुभएको छ झलकमान गन्धर्वको अत्यन्तै मर्मस्पर्शी रेखा पुटुनी र एकबारी जुनी लागेको कली र ओठामा नली सासुकी छोरी भोकाली मोरी कठैली बरिनी यस्तै चाल परी कर्णाली भेरी सम्झुना खेरी मन कोरी कस्की औ छोरी बुराली छोरी भोकाली मोरी सबको देख्छ वेदना हो चरा छोरी हो मेरो दाँफो सोध्दैछ वेदना काँडाका झिजा र खरुलका मन्टा पातीका झिजा भाँचेर ल्याइछ कर प्रकिरित झर प्रझिप झिजा फुझाची रानी यो पत्थरमा सानोमा सानो भुरुङ्गे भुरुङ्गे चट्ट परेको कम्बर छिँडेको सेउटोमा सेउटो गहिरोमा गहिरो ढोलक्कै भन्क्यो छनक्कै छन्क्यो रनक्कै रन्किएको तिमीकै परेको गुण पनि लगाइयो निराचारी हो मेरो डाँफो गुण पनि दिन डाफिकी आमा र त्यही गुणमा बस्यो फुल पार्छु भनी आफूमा कर्काई मन्टोमा ढल्काई गोडोमा लर्काई सगरको आललाई चाप भित्ताको पारलाई सकिन सकि जुरुक्कै उठी थचक्कै बसी बमखुट्टो धसी कमारै कसी ढाडामा हल्लाई पेटामा फर्काई आइया भनी ढाड दुख्यो भनी र पेट दुख्यो भनी कपाल दुख्यो भनी ठसी गनी साह्रै पर्दा घुम्दा एउटा पुख सही हो छोरी हो मेरो डाको एउटा पुख सही एउटा फुल पार्दा रहितै भए ए पापी बुढा अब फुल पार्दिन हो छोरी हो मेरो डाको अब फुल पार्दिन लापु धगम सुयो भनिकन भालेर माथि भिजारे भाले काटिदेऊ भनी मुस्लाका चौता हालिदेऊ भनी तिन पानी रौसी खाना देऊ भनी मेथी र जुवानो पड्काइदेऊ भनी पड्काइदेऊ झड्काइदेऊ ए बुढा भनी यसैरा बुढी रे त्यसैरा बुढालाई क्या लेठा लगाइ हो चरा हो दुई साल मंगिर छ गतेका दिन झलकमान गन्धर्वको निधन हुँदा नेपाली संगीत आकाशमा उनको चर्चा अत्यन्त न्यून र नेपाली संगीत आकाश नै धुनको युगबाट विस्तारै धुलोको युगमा पुगिसकेको थियो धुलो अर्थात नेपाली गीतहरू बज्ने बिग्रिने भत्किने अवस्थामा पुगिरहेका बेला झलकमानले प्राण त्याग गरे झलकमानको उन्नाइस वर्षको उमेरमा कलावतीसँग विवाह भएको थियो र पछि उनले मंगलमायासँग पनि विवाह गरे दुवै पत्नीबाट चारजना छोराछोरी भए धेरै नाति नातिना पनि भएका छन् जागिरे भएपछि अन्यत्र काम गर्न नमिल्ने भएकाले तलबबाट गुजारा गर्न मुस्किल भएको कुरा उनी बारम्बार दोहोर्याउँथे पुरस्कारका हकमा झलकमान गन्धर्वले आफ्नो पहिलो गीत आमैले सोधलिनुलाई नै दुई हजार बाइस सालमा रेड नेपालद्वारा आयोजित चौध अञ्चल सम्मिलित लोकगीत सम्मेलनमा गण्डकी अञ्चलका तर्फबाट भाग लिएर प्रथम भएका थिए भने तेइस सालमा उनले नेपाल सरकार त्यति बेलाको श्री पाँचको सरकार संस्कृति विभागद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा झलकमान गन्धर्व लोकगीत सर्वप्रथम घोषित भएका थिए दुई हजार चौबीस साल कार्तिक एक गतिदेखि झलकमान रेडियो नेपालको गायक कलाकारका पदमा रही सेवा गर्ने मौका पाए दुई हजार बत्तीस सालमा उनले प्रसिद्ध नृत्य निर्देशक भैरव बहादुर थापाको भैरव नृत्य दलका तर्फबाट पश्चिम Germany Belgium Yugoslavia Paris Switzerland र भारतका विभिन्न ठूला शहरहरूको भ्रमण गरेका थिए उनका गुरू अर्थात उनलाई विदेश भ्रमण गराउने नृत्य निर्देशक भैरव बहादुर थापा जो अहिले अत्यन्त अस्वस्थ हुनुहुन्छ उहाँ केही हप्ता अगाडिसम्म फोनमा कुराकानीसम्म गर्नुहुन्थ्यो तर अहिले उहाँ निकै अस्वस्थ र चिन्ताजनक भएका कारण हामीले उहाँसँग झलकमानका बारेमा कुरा गर्न चाहेर पनि कुरा गर्न सकेनौं शंकर लामी छानेका घनिष्ठ मित्र भैरबहादुर थापा नेपाली साहित्य जगतमा क्वाँच मण्डली शुरू गर्ने भैरबहादुर थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज झलकमानलाई सम्झिने क्रममा हामी भैरबहादुर थापाप्रति शिर नतमस्तक हुँदै उनको शीघ्र स्वास्थ्य लाभको र सृजनशील जीवनको कामना गर्दछौं झलकमान गन्धर्वको गीत आमैले सोलिन्ने खोइ छोरा भन्लान् यो गीत नाटकमा प्रयोग भए जस्तै पछि गएर चलचित्र माया प्रीतिमा पनि प्रयोग गरिएको छ यसलाई माया प्रीतिमा प्रसिद्ध अभिनेता गौतम रत्न तुलाधरले पर्दामा रूपायित गरेका छन् यसलाई दृश्याङ्कन गर्ने क्रममा निर्देशक बीएस थापाले भाव विवोर भएर भनेका थिए म नेपाल आउनुभन्दा अगाडिदेखि यो गीतका कारण म नेपालसँग र नेपाली जनजीवनसँग परिचित थिए भनेर बीएस थापा भन्ने गर्थे माइती घर कान्छी र मायाप्रीतिका निर्देशक बीएस थापाले यसलाई मायाप्रीति चलचित्रमा निकै राम्रो प्रयोग गरेका छन् भने तर यस गीतलाई पहिलो पटक जनसमक्ष ल्याउने नाटक निर्देशक संस्कृतिविद एवं चलचित्रकर्मी चेतन कार्कीसँग यस गीतका बारेमा आज हामीले सोध्यौं यो गीतको जन्म कसरी भयो झलकमानको नाममा त्यो गीत ब्रान्डेड भइसक्यो अहिले तर त्यो मैले सबभन्दा पहिला झलकमान गन्धर्व भन्दा पनि उसको बाबु दुर्गा बहादुर मिजारको मुखबाट सुनेको हुँ मैले त्यो गीत दुई हजार बाइस साल आ, यो श्री पञ्चमी को चाहिँ जात्रा चाहिँ अर्मला कोटमा दुई तिन दिन त्यहाँ अर्मलामा बिताएर म तल झर्दाखेरि बाटुले छहरूमा दुर्गा बहादुर मिजारको मुखबाट मैले त्यो गीत सुनेको हुँ र त्यो गीतमा कैयौँ चाहिँ शब्दहरू यस्ता छन् जुन कि हाम्रा नेपालका धेरै जस्तो समीक्षकले बुझेका छैनन् तर उनीहरूले चाहिँ झगमान गन्धर्वको सँग आफ्नो नैकट्य देखाएर धेरै धेरै चाहिँ त्यही के अरे के अरे तारिफ बटोर्न चाहन्छन् तर त्यो कुरा होइन बाटुले चौरमा धेरै जस्तो क्षेत्रीहरू बाहुन बस्ने त्यहाँ गन्धर्वहरूको गाउँ पनि छ त्यो क्षेत्रीयहरूको पल्टन एउटा मात्रै थियो इन्डियन आर्मीमा नाइन गोर्खा त त्यहाँ एउटा शब्द नौ नम्बरको टप्परमा गोली वर्षन्छन् खप्परमा भन्ने शब्द परेको छ धेरै जस्तो मान्छेहरूलाई त्यो नौ नम्बरको टप्परको कुरा चाहिँ कसैलाई चाहिँ अर्थ थाहा छैन एउटा कुरा अर्को कुरा चाहिँ आमाले सोध्लिन् खोइ छोरो भन्लिन् रजा खुले है भनिदिनु भन्ने कुरामा पनि हाम्रा धेरै जस्तो साहित्यकार र समीक्षक बन्धुहरूलाई त्यो रजाको अर्थ थाहा छैन रजा उर्दू शब्द हो त्यो रजा शब्दको अर्थ हुन्छ स्वीकृति अथवा कृपा अनि त्यो कृपाले गर्दाखेरि तिन तिन वर्षमा ब्रिटिसको पालामा तिन तिन वर्षमा छ महिने छुट्टी आउन पाउँथे लाउरेहरू त्यसलाई रजा खुल्यो भनिन्थ्यो मालिकको कृपाले छ महिनाको छुट्टी पाइयो भन्नलाई रजा खुल्यो भन्ने चाहिँ चलन थियो त त्यसको धेरैले अर्थ बुझेका छैनन् अब रह्यो त्यो गीतको कुरो मैले अघि नै निवेदन गरेँ त्यो दुर्गबहादुर मिजारको मुखबाट मैले सुने त्यो गीत मलाई ज्यादै नै प्रभाव पार्यो त्यो गीत लिएर मैले मल्टिपर्पज स्कुल पोखराको निम्ति एउटा पूर्णाङ्कित नाटक लेखेँ मैले आत्मा बेचेको छैन आत्मा बेचेको छैनमा मैले कथाको बिचमा त्यसलाई त्यो गीतलाई पनि उने मैले त्यो गीत मैले उने र त्यो नाटकमा मैले देखाउने बेलामा झलकमान गन्धर्वको बाबुलाई त्यो गीत गाइदिन भनेर मैले बोलाइ पठाएँ त उनी चाहिँ बिमार रहेछन् बिरामी भएको हुनाले उनले भने म त सर आउनु पाइनँ छोरालाई पठाइदिएको छु भनेर उनले आफ्नो छोरा झलकमानलाई पठाइदिएका हुन् र सबभन्दा पहिला झलकमानले मञ्चबाट त्यो गीत गाएको हो आत्मा बेचेको छैन भन्नेमा पछि त्यो आत्मा बेचेको छैनलाई मैले उपन्यासको रूपमा छपाएँ त्यो मेरो पहिलो साहित्यिक पुस्तकाकार कृति हो पोखराबाट दुई हजार तेइस सालमा छापिएको हो त्यो किताब त्यो तेइस साल फागुन सात गते विभिन्न अञ्चलबाट सांस्कृतिक टोलीहरूको प्रतियोगिताको लागि काठमाडौँमा जुन आयोजन हुन्थ्यो त्यसको लागि गण्डकी अञ्चलको टोलीको नेतृत्व मैले गरेर दुई हजार तेइस सालमा लिएर आउँदाखेरि झलकमान र झलकमानको साथमा के अरे हरि र कृष्ण कुमारी भन्ने हरिकला र कृष्ण कुमारी भन्ने दुईजना नर्तकी बाछीहरूलाई पनि बल्कीहरू बच्चीहरूलाई पनि लिएर आएको थिएँ मैले त्यो सालमा झलकमानले रेडियो नेपालबाट चाहिँ आयोजन गरिएको लोकगीत प्रतियोगितामा त्यही गीत गाउन लगाएर मैले उसले चाहिँ स्वर्ण पदक पाएको हो र स्वर्ण पदक पाइसकेपछि गण्डकी र धौलागिरीको टोलीलाई पूर्वाञ्चलको भ्रमणमा पठाइयो कोशी अञ्चल र मेची अञ्चलको टोलीलाई पश्चिमाञ्चलको भ्रमणमा पठाइयो त्यो बेलामा झलकमानले जहाँ जहाँ गएर चाहिँ हामीले प्रदर्शन गर्यौं त्यो गीत गाएर चाहिँ प्रशंसा बटुलेको हो र अहिले झलकमान त्यो गीतले गर्दाखेरि नेपाली लोकगीतको एकदम उचाइमा पुग्ने कलाकारको रूपमा चिनि चिनिएको छन् Oh 我一个人唱，说我一个人 I'm not साथ गीतलाई अपुरो अवस्थामा छोड्नु पर्यो प्रकाश पोखरेल ट्विटरमा मेन्सन गर्नुहुन्छ रजा खुल्यो भन्नेहरूको बल्ल भन्नाईको अर्थ बल्ल बुझियो धन्यवाद भनेर लेख्नुभएको छ तोरी लाउरी लेख्नुहुन्छ आजको कार्यक्रम छुटाएको भए साह्रै थकथक अनि घाटा लाग्ने रहेछ अप्राप्य जानकारीको लागि लाख लाख धन्यवाद भनेर लुसिफर मेन्सन गर्नुहुन्छ र सुबीर चरोले पनि कार्यक्रमका बारेमा आफ्ना टिप्पणीहरू गर्नुभएको छ आज हरिबोधनी एकादशी तुलसीको बिहे हुने दिन र हाम्रो सन्दर्भगत अन्तर्गत नेपाली जातिकी प्रथम गायिका मेलवा देवीले गाएको यो गीतको अंशसँगै सन्दीप सुन्दास र यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस् भिचा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज